उज्यालो एन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति सवा नौ बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन लिएर आएका छौं कर्णाली ब्लुजको नौ श्रृङ्खलासम्म हामीले गएको साता सुन्यौं गएको साता सद्दामबारे वाचन भएको थियो अब अगाडि के हुन्छ त सुनौ बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको दशौं श्रृङ्खला पृष्ठ एक सय त्रियानब्बेबाट पुसको दोस्रो हप्ता कटासे हुस्सुको झोल टाँगेर ठिराइरहेको थियो जाडो पनि कस्तो बग्दा बग्दै नसैभित्र रगत जम्छ जस्तो जाडोमा दिनभर सिरकभित्रको जुल्टिएर बस्नुको आनन्दै अर्को स्कुल पनि जानै नपर्ने जाडो सुरु भएपछि बा बिहानभरि अगेना छेउ च्यापु अलि माथि उठाएर उघिरहनुहुन्थ्यो आँखा छिम्म गरेर सोचेको सोचे दिउँसो भने बिरामी नहुँदा कम्बल ओढेर किताबतिर घोप्टो परिरहनुहुन्थ्यो बेला बेला केही सम्झेर हाँस्नुहुन्थ्यो घामलाई हुस्सुले छोपिरहेको थियो आज त घामै नदेखि दिन जान्छ कि क्या हो हिँड्दा पनि बजारका चिसा गल्ली पैतालाबाट सरेर तालुसम्म झन्झनाउँथे यस्तो डडाल्न ठिराउने जाडोमा कहाँ नै जाने होला दगुर्दै आएको रमेशले मलाई भर्याङमा भेट्टायो उसले अनुहारमा झरेका लटा आयो म तल झरेँ उसले हतारमै भन्यो सद्दामले बाजी लाछ जाम कहाँ अमौरी खोला उद्धगुरी आयो मैले कर्के नजरले मेडिकलभित्र चियाएँ बा देखिनु भएन मैले साइकल अलि परसम्म डोर्याएर हुत्त चढेँ अलि पर पुगेपछि रमेश पछाडि बस्यो बाफ उडे झैँ अमौरी खोला माथि माथि हुस्सु फैलिएको थियो पुलमा एक हुल मानिस नाकबाट तन्किँदै खसिरहेको सिँगानदेखि बेखबर थिए ती बेला बेला एकअर्काको मुख हेर्दै मुसु मुसु हाँस्थे तिनले फेरेको सास एकअर्काको अनुहारमा धुवाँ झैँ ठोक्किरहेको थियो ठिरहेका हात काकी मुन्तिर च्यापेर उभिएका सबैका दाँत कटकटी बजिरहेका थिए रमेश र म पनि तिनै मानिसको भिडमा घाँस्यौँ हाम्रा सास पनि दुवाजै उड्न थाले पुलमा मैले सुने म दस किलाको ढुङ्गो घाँटीमा बाँधेर पन्ध्र मिनट पानीमा डुब्न सक्छु सद्दामले चिया दोकानमा धाक लाएछ ढुङ्गाको त कुरै छोड्नुहोस् चौधरी पनि सूर्य छ खाली डुबेर त देखाउनुहोस् त्यसैले सद्दामले आज पानीमा पन्ध्र मिनट डुबेर देखाउँछ अरे पुलबाट मुनतिर हेर्दा खोला किनारमा रेडियो चौधरी देखियो टुक्रुक्क बसेको अनि सद्दाम ऊ त पानीमा चुल्लोमा डुबेको थियो टाउको नरिवलको झुसिलो बोक्रा झैँ तैरिरहेको थियो पानी शान्त थियो उसको टाउको छेउ पानीका फोका गुजुज्ज उठिरहेका थिए चौधरी एकनास हातको घडी निहालिरहेको थियो कहिले उठ्थ्यो कहिले बस्थ्यो एक्कासी शान्त पानीमा बारुद पड्के चाहिँ भयो सद्दाम आकाशमै ठुक्क्यौँला झैँ पानी मुन्तिरबाट उफ्रियो अनुहार पनि कच्या खुचुक कपालका लहरा जुङ्गासम्म झुन्डेका थिए सद्दाम किनारतिर दगोर्यो गोहीले लखेटे झैँ ज्या हनुमान कट्टु मात्रै लारहेछ सद्दाम किनारको बालोमा डङरङ्ग पछारियो बाढीले पछारेको मुडो झैँ उसको आँखा बन्द भए सास फेर्दा घाँटी च्याँ च्याँ करायो भुँडी हो कि खलाती फुक्थ्यो खुम्चिन्थ्यो फुक्थ्यो खोलाभन्दा बढी छुसाएको सद्दामको सास एकछिन सुनेपछि चौधरीले घोषणा गर्यो सात मिनट के सद्दामले बाजी हार्यो दमले न्याके चाहिँ सद्दाम चिया चिया करायो कोही मर्दछौ भने सात मिनट पनि डुबेर देखाउ न त चौधरीले बाजी जित्यो चिसोले निला भएका सद्दामका ओठ थरथरै रहे उसका घोडा उफ्रिरहेको घोडा चाहिँ लगलग काँपिरहे सद्दाम मेडिकलमै थियो म भर्खर स्कुलबाट फर्केर बजार घुम्न निस्केको थिएँ सद्दामकैमा आइपुगेँ हाउ डाक्टर साहब म मेडिकलमा छिर्ने बित्तिकै उसले जुरुक उठ्दै सोध्यो ठिकै सदामको मेडिकलमा लहरै सजाएर राखेका औषधिका खाली खोस्टामा डुङडुङकी धुलो भरिएका थिए जुन छोयो त्यसमा औँलाका छाप बस्थे सदाम केही थकित र उदास देखेको थियो अनि डाक्टर साहब उसले कुर्सीमा बस्दै सोध्यो पढाइ कस्तो चलिरहेछ परीक्षामा चिट कति साना अक्षरमा लेख्ने कसरी पट्याउने र कसरी हत्केलाको बिचमा राखेर हेर्ने जस्ता कला सिकिसकेपछि कोही फेल हुन्छ मैले भने राम्रै छ म पनि तपाईँको उमेरमा खुब पढ्थेँ फेल त कहिल्यै हुँदिनथेँ फर्स्ट हुन्थेँ फर्स्ट फेल हुँदिन अरे मलाई जिस्काएको धेरै जान्ने भएर नै दस कक्षाभन्दा माथि पढ्न सकिनँ अनि ऊ हाँस्यो अङ्ग्रेजी कसरी आउँछ त एक ट्वाग लाउनुपर्छ सबै आउँछ दाँतका काला काला चेप देखाउँदै ऊ हाँस्यो अनि जुङ्गा मुसार्दै सुनायो एउटी कुइरिने आथी दोधारमा त्यसैले सिकाकी हो कुरिनी भनेको अमेरिकानी नै हो मैले बुझेँ यस्ता अमेरिकानी कहिलेकाहीँ कटासीतिर पनि यसुका किताब बाँड्दै आइपुग्छन् फेरिमै बाँडेर जान्छन् उसले दोधारामा सिकेको रहेछ सिकाकी रहेछ दोधारामा नै good morning good afternoon good इभिनिङदेखि हेलो हावार युसम्म सिकाउँदै अमेरिकानीले आँखा ओठ निधारमा ओठ टाँस्न सिकाइछ सदामले गर्वले भन्यो म हेर्दै लक्का थिएँ उसले त ह्यान्डसम भन्थे मलाई म हाँसेँ नपत्याएको तपाईँले उसले मेरो दायाँ हातसम्म आयो म अन्कन आएँ आउनुहोस् म मेरो ह्यान्डसम फोटो देखाउँछु सदाम जुरुक्क उठ्यो ऊ ढोकाको फोहोर पर्दा पन्छाउँदै भित्र पस्यो म पछि लागेँ भित्र भुइँमा जताततै छरिएका औषधिका खोस्टा पन्छाउँदै बर्याङको पहिलो खुड्किलामा पुग्यो मलाई माथि जाउँ कि नजाउँ भयो आउनुहोस् न उसले बर्याङका खुड्केलाई बिचमा उभिएर भन्यो म भुइँका खाली खोस्टालाई उफारेर नाग्दै बर्याङ छेउ पुगेँ एक उक्लिएँ माथि केवल एउटा झ्याल थियो एउटा टाउको मात्र बाहिर निस्किने सानो झ्याल जसमा सेतो वर्षादी ठोकिएको थियो जसबाट मधुर उज्यालो भित्र छरिएको थियो छाना बर्खामा खुबै चुइन्थ्यो होला किनभने छानाका छिद्रबाट घामका मसिना धार कुना कुनामा पोखिएका थिए सदामको ओछ्यान भुइँमा फिजारिएको थियो वास्स गनाएको डस्ना ठाउँ ठाउँमा च्यातिएर रुई बाहिर निस्केको सिरक टाठै टाटा बसेको सिरानी ओछ्यानकै छेउमा कागजका टुक्रा टाक्री दाहिनेपट्टि भित्तामा किला ठोकेर टाँगेका कोट र टाई सिरान छेउ भने धुलो भरिएको लाम्सो र ठूलो कालो ब्याग सदाम ब्यागकै छेउमा टुक्रुक्क बस्यो तिग्रा मोटा भएकाले यसरी बस्न उसलाई गाह्रो भएको थियो उसले घ्यारेर ब्यागको चेन तान्यो म पनि छेउमा टुक्रुक्क बसेर कर्की आँखाले ब्यागभित्र निहालेँ सदामले दुई जोर सर्ट निकाल्यो र सिरानमा राख्यो त्यसपछि पट्याएका कागजका टुक्रा टुक्री केही प्लास्टिकका ससाना पोका पोकी ब्यागभित्रै पन्छायो र एउटा कालो प्लास्टिकको पोको झिक्दै खोल्यो ल हेर्नुहोस् उसले एकछिन झ्यालको उज्यालोतिर फर्काएर एउटा फोटो हेरेर मुसुक्क हाँस्दै मलाई दियो ब्ल्याक एन्ड व्हाइट फोटोमा फुच्चे सदाम हाँसेको थियो पुक्क गाला जुल्फी कपाल गलामा टाई तिखा आँखा हो त सदाम ह्यान्डसमै रहेछ सदामले मलाई अर्को फोटो पनि दियो यो फोटो भने रङ्गीन थियो फोटोमा अमेरिकानी ठुलो ढुङ्गामा टुक्रुक बसेकी थिए हातमा लौरी पिठ्यौमा झोला सुल्ठो बाँधेका कपाल निला आँखा ऊ थाके चाहिँ देखिन्थे उसको हाँसो पनि मजाको थियो यही हो मलाई अङ्ग्रेजी सिकाउने सदामले मेरो हातबाट स्वाट्ट फोटो तान्यो र झ्यालतिर फर्काएर चिम्सा आँखाले हेऱ्यो फोटो हेर्दै तल्लो ओठ टोकेर मुस्कुरायो धेरै वर्ष अघि दोधारामा यो अमेरिकानी यसोको प्रचार गर्न तिनजना अमेरिकानीसित आएकी थिए उसका झोलाभरि किताब थिए किताबको गातामा नाडी र गोडामा किला ठोकेर झुन्ड्याएको मानिसको चित्र थियो त्यही लामो दारी र दुब्लो ज्यानको मान्छेले निधार छोयो भने अन्धाले पनि आँखा देख्छ भन्थे अरे ती त अमेरिकानेका भगवान पो रहेछन् त्यो सुनेर सद्दामलाई अचम्म र रमाइलो लागेको थियो अरे उमेरै त्यस्तो बाइस नागर तेइस टेक्न थालेको रमाइलो त लागिहाल्छन् सदाम त लोखरकै झैँ चतुर तिनीहरू सँगसँगै हिँड्न थाल्यो गाउँका बाटा खोला नाला उसैलाई थाहा थियो तिनलाई पनि यस्तै मान्छे चाहिएको छिचिटो हिँडाउने र छोटा बाटा चिनाउने सद्दाम देखेर अमेरिकानी मक्ख परी सद्दामले लाटोले झैँ इसारा गरी गरी बोलेको मन परेन उसले थकाइ मार्न बस्दा सद्दामलाई एबिसिडी भन्न लगाई हुँदा हुँदा मौका साथ अमेरिकानी सद्दामको काखमा ठ्याप्प बस्न थालिरे त्यो थाहा पाएर उन्नाइस वर्षकी सद्दामकी स्वास्नी तीन वर्ष छोरोपछि लगाएर माइत हिँडेर कहिले फर्किन फादल आई लभ यु भन्न सिकाएको छोरो पनि फर्केन सानो छोरोलाई बाटो के थाहा कुरिनेसित सल्कियो धर्म बेचेर खायो भन्दै मानिसले सद्दामलाई थोक्न थाले रे सद्दामलाई घरको भान्सामा छिर्न दिएन धारामा पानी छुन मनाइ भयो यति भएपछि कता जाओस् सद्दाम म तिमीलाई लिन आउँछु भनेर गएकी अम्लिकानी पनि आइन अनि पो सदामले एका बिहानै दोधारा छोडेर फर्केन त्यसपछि ऊ कहाँ कहाँ पुग्यो अब सम्झिन चाहँदैन बेलैमा औषधि चिन्ने इलम सिकेको थियो र त्यसैको भरमा बुढेसकालमा कटासी आइपुगेको थियो आफ्नो कथा सम्झेर सद्दामको अनुहार साँझको घाम चाहिँ मलिन र पहेँलो भयो आँखा पनि छिपछिप भए भर्याङ ओर्लिएपछि सद्दामले मेरा दुवै हात समाएर भन्यो डाक्टर साहब मेरो छोरो पनि त तपाईँ जत्रै भएको होला असारको पहिलो हप्ता बेसमारी मुसलधारी पानी पर्यो छानाका टायल झन चर्किए गल्ली गल्लीमा बग्न थालेका ससाना खोलाले प्लास्टिकका टुक्रा हटेरो जुत्ता सडेको माटोको गन्ध बगाएर खैरी फाटा पुर्याएका थिए बजारका दुई छेउका अमौरी र जमरा खोला त बेसमारी ढाडिएका थिए पापी खोलाले आफ्नै किनार भत्काएर लग्दै थिए शिवबिडी डिपोका कर्कट पाता दिनभरि लगातार झिजो लाग्ने गरी बस्थे सरहरूले बर्खे विधाको होमवर्कका खाद दिएका थिए होमवर्क त म कहिल्यै गर्दिनथे सरले दुई थप्पड हान्थे बढी गरे औँलाका कापमा डटपेन घुमाउँथे सब ठिक दिनभरि पानी वर्षको वर्षै थियो तर ज्यानका काप काप भने गर्मीले त्यत्तिकै भत्पताइरहेका थिए बेला बेला चहराउँथ्यो पनि टायलका चेपचेपबाट पानीका मसिना धारा सिरक डस्ना अगेना किताब जताततै खस्न थालेका थिए सिरक र डस्नामा बर्खाका मधुरा धब्बा बस्न थालिसकेका थिए त्यसैले त आमाको चिडचिराहट झर्को बढ्दै थियो कति चुइएको छि कुकुरको मुत गडरममा काला काला पहाड जस्ता बादल बेसमारी कुम्जुदाउँथे झिल्का उठ्थ्यो दिन पनि अँध्यारो हुन थालेको थियो साँझ पख भने रुखका पात छेड्ने गरी असिना वर्षिए यस्तो बहुलाएर त बर्खा कहिले आएको थिएन यस्तो झरीमा बिरामी कसरी आउँदा हुन् त्यसैले आमाले दिउँसो चार बजे नै मेडिकलको ढोका लगाइदिनु भएको थियो र अहिले माथि यताउता दगुरिरहनु भएको थियो हातमा बाल्टी र बाटा लिएर दिदी र बाटोको पनि हात त्यही आमा चुहिएको पानीको धारोमुनतिर कचौरा राख्नुहुन्थ्यो छेउमै अर्को धारो चुइन्थ्यो यस्तो देखेर आमा चक्कर आए चाहिँ खटियामा थुचुक्क बस्नुहुन्थ्यो अघिसम्म म्याउ गर्दै भिजेको ढाडले पानीका धार छलिरहेको बिरालो पनि देखिन छाड्यो चुहिएको पानी रोक्न आमा उता सर्नुहुन्थ्यो उतै दिदी यता आउनुहुन्छ यतै दिदी उता मर कस्तो ठोकेको आमा चिच्याउनु भयो दिदीको हातमा कटौरा भुइँमा पछारियो उनी गोडा बजार्दै खटियामा थ्याच्छ बसिन् अनुहार पिल पिल भयो लौ सिरानीको पनि तौल बढेछ दिदीको हात च्यापच्याप भएपछि कराइन् सिरानी पनि रुजेछ कुकुरको मुत आमाले गोडा बजार्नुभयो कहिले सुख पाइएन पानी भित्ता भित्तामा रसाउँदै भित्रपट्टि ओछियो भित्ताको माटो भिजेर बाँच्न आउन थाल्यो मलाई भिजेको माटोको गन्ध खुबै मन पर्थ्यो झरी थामिने कुनै सङ्केत थिएन बाटुले लालटिनको मधुर उज्यालोमा पकाई मासको दाल र भात करङ भाँचिएको छाता ओडेर जानुभएका बा साँझ पक्का पनि घर फर्किनु भएन यस्तो झरीमा कहाँ हिँड्या होला पहिलो घाँस निल्नु अघि आमाले भन्नुभयो हामी भने मौन चेपचेपबाट भित्र हुत्तिरहेको रुजेको बतासले गर्दन र पाखुरा भिजाइरहेको थियो बाफ उडिरहेकै थालमा पानी चुइएला भन्ने डर बाटुले मेरो ओछ्यान लगाइदिन घरको ओभारो छानिदिए पश्चिमतिरको कुनो मैले नबिजेको तातो सिरक ओगटेँ तातो सिरकभित्र घुस्रिँदा एकैछिनमा आँखा लोलाएँ सालगारीमा चढेर ढ्याङ्ग चट्याङ परेपछि म तर्सेँ वनमा सायद कुनै रुख नै दुई फ्याक भयो होला कापको खजुरो मऱ्यो होला मैले सुनेको थिएँ जुन रुखमा खजुरो हुन्छ त्यहीँ चट्याङ पर्छ यता भने मेरो निद्रा पनि बिचबाटै च्यातियो मेरो ओछ्यानमा बिरालो थिएन म्याउ मैले बोलाएँ बुत्रुको बिरालोले कतैबाट आम फालेन निद्राले लोलाएका आँखा मिच्दै म भान्सामा पुगेँ आमा दिदी र बाटु अगेनामा पाइरहेको आगोमा हात सेकिरहेका थिए बिरालो खोइ मैले सोधेँ कुनै काम मऱ्यो आमाले भन्नुभयो बा अझै नआइपुगेर आमाको जोङ बढेको थियो म निन्याउरो भएँ अनि पो आमाले भन्नुभयो जासुत भोलि आउला मैले अबेरसम्म गुम्लुङ्ग सिरक ओढेर सोचिरहेँ यस्तो झरीमा रुच्दै कहाँ काँपिरहेको होला मेरो बिरालो भोलिपल्ट पनि दिनभर सिमसिम वर्षा भइरह्यो तर छानो भने छुइन छाडेको थियो अबेरसम्म सुतेर बाहिर निस्किँदा भर्याङको छेउमै बाका बुट देखेँ बुटको तलुवाको हिरो सुकेको थियो बा त घरमै हुनुहुँदो रहेछ तर मेरो बिरालो भान्सा घरका सबै कुनातिर खोजे बिरालो भेटिएन छानातिरबाट गद्रेङ गुद्रुङ आवाज आइरहेको थियो बिरालो पो हो कि मैले शिवबिडी डिपोको करपाटबाट टेक्दै घरको छानातिर गर्दन तन्काएँ छानामा त लुचुप्पै रुजेका दुई मान्छे पो ती हरियो र बाक्लो वर्षादीले छानो ढाकिरहेका थिए त्यही भएर त छानो छुइन छाडेको थियो भर्याङको मुखबाट मैले आकाशतिर हेरेँ आकाशमा अझै डरलाग्दो गरी मडारिरहेका काला बादल थिए ती झरेर कहिले पो सकिएलान् यस्ता सिमसिमे झरीका दिन खुब उच्चाट लाग्दा हुन्छन् घरबाट बाहिर निस्कनै मन लाग्दैन हिँड्दा चप्पलले घुच्चुकसम्म हिलो उछाटिटाइदिन्छ घरमा बस्यो भने टन्टनी कञ्चट दुख्न थाल्छ दिदी आफ्ना रुजेका कापी र किताब भित्तामा ठडाइरहेका थिए कापीका अक्षर फुलेर मोटा भएका थिए किताब गलेर लल्याक लुलुक ए मेरा किताब पनि त यस्तै भयो होला म हतारिँदै आफ्ना किताबतिर लम्किएँ ती पनि मोटाएका थिए काताविहीन चित्रले भरिएका मेरा कापीका पाना मसिला र निला भएका थिए म पनि अर्को भित्तामा आफ्ना किताबका पसल खोल्न थालेँ भित्ता पुगेनन् अब एउटै बाँकी ओबानो भित्ता थियो त्यो दिदीको कि मेरो उता जा थारू दिदी मलाई कुमले धकेलेर हुत्याउँदै छिच्याइन् यो भित्तो मेरो हो म जङ्गिएँ खोलामा फाल्तेलाई रद्दी किताब मेरो किताबलाई रद्दी भन्ने लौजा मैले दिदीको एउटा किताब मिर्काइदिएँ किताब चमेरा चाहिँ उड्दै कुलकुल बगिरहेको नालीमा पछारियो किन फाल्छस् कुकुर दिदी मेरा जिङ्रिङ्ग कपालमा झुन्डिन् तालु बुहाउन थाल्यो मरेको चमेरा जस्तो किताब हातमा झुन्ड्याउँदै आमा माथि उक्लिनु भयो यसले फाल्यो दिदीले पिलपिल हुँदै भनिन् खुब माथिदो पो रहेछ भन्दै दारा किट्दै आमाले मेरो तालुमा मुर्की बजार्नुभयो म थुचुक्क बसेँ छानामा वर्षादी ओछ्याइरहेका मान्छे पनि यही बेला झर्नुपर्ने तिनले पनि मैले मुर्की खाएको देखेँ म पिलपिल भएँ तर रुन सकिनँ मेरो बिग्रेको अनुहार देखेर एउटाले हाँस्दै मुन्टो बटार्यो म आधा दिन धुमधुम्ती बसिरहेँ दुखेका कपालका जरा बाटोले दिएपछि बल्ल शीतल भएँ ऊ चियाको गिलास मेरो हातमा राखिदिँदै हाँसी मरिचले एक घुड्कोमै चिसिएको रगत ततायो चिया पिइसकेपछि लाग्यो बजारको हाल के छ घुम्न जाउँ कि के हो करङ भाँचिएर हिस्सा हाँसेको छाता बराङको माथिपट्टि झुन्डेको थियो भने तलपट्टि बाका काला बुट थिए मैले बुटका मुखमा गोडा उलेँ सुटुको बराङबाट झर्दै गर्दा मेडिकलतिर चियाएँ बा घोप्टो परेर केही पढ्दै हुनुहुन्थ्यो म बाको पिठुतिरबाट फुत्त बजारमा निस्केँ बुट ठुला भए पनि हिँड्न गाह्रो भएन मसिनो झरी छातामाथि बजिरह्यो गल्लीभरि ऐना चाहिँ टल्केका जमेका पानी छप्ल्याक छप्ल्याक टेक्दै म हिँडेँ दोस्रो गल्लीका प्रायः दोकान बन्द थिए चोकमा पुगेर म अल्मलिएँ कता जाउँ झरीमा चौराहा खुब चल्छ रक्सी त पचहत्तर लिटर बित्छ एकराज भन्थ्यो एकराज ग्यालेनबाट रक्सी खनाइरहेको होला फेरि रक्सीको गन्ध मलाई मन पर्दैन गन्ध आङ नारीमा जम्छ वाकवाकी लाग्छ के जानु चौराहा रमेश कहाँ जाउँ त्यसकोमा पनि झरीमा सडेका प्याज र टमाटर बनाउँछन् फेरि ऊ पछि लाग्यो भने त्यो पनि रुच्छ म पनि रुच्छु के सद्दामकोमा जाउँ म सद्दामकातिर लागेँ गल्ली गल्लीमा पानीले बालुवा थुपारेको थियो बोटले बालुवा टेक्दै म तल्लो बजारतिर मोडिएँ भक्तेको दोकानको ढोका आधा उग्रेको थियो भित्र अँध्यारो बाहेक केही देखिएन कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम धरानको विजयपुर एफएम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा खोटाङको हलेसी एफएम रेडियो बर्दिवास सर्लाहीको रेडियो एकता र डुकडुकी एफएम रौतहटको नुन्थर एफएम रामेसापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोट एफएम मकवानपुरको हेरोडा एफएम र प्रतिध्वनि एफएम चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको श्रीनगर एफएम पोखराको रेडियो तरंग दमौलीको रेडियो भानुभक्त तनहुको रेडियो ढोर बाराही बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्यपश्चिम बुटवलको तिनाव एफएम र बुटवल एफएम गुल्मीको रेडियो रेसुङ्गा कपिलवस्तुको रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्यानको रेडियो राप्ती जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गोलेरियाको फुलबारी एफएम कैलाली एफएम दाङको रेडियो प्रकृति एफएम सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम जुम्लाको रेडियो कर्णाली हुम्लाको रेडियो कैलाश र कालीपोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ सद्दामको मेडिकल पनि बन्द थियो कता गयो होला यस्तो झरीमा पनि छेउको चिया दोकानमा मानिसहरू हत्केलामा गिलास नछाउँदै चिया सुर्काइरहेका थिए भिडमा चौधरी थियो सद्दाम थिएन म पुलतिर सोझी अमौरी खोला धमिलो हुँदै बगिरहेको थियो पुल माथि माथि पुलतिर जानै डर लाग्यो भेलले अजिङ्गर बगाएर ल्याउँछ सुनेको थिएँ यसै त यस्तो डरलाग्दो भेल त्यसमा नि अजिङ्गर त्यसै त्यसै ज्यान सिरिङ्ग भयो मुटु ढक्क नाडी र छातीमा मसिना काँडा उम्रिए कहाँ गयो होला सद्दाम फर्किँदा उसको बन्द ढोका छेउ एकछिन उभिए छाताको डन्डीबाट पानी छुइन थाल्यो र छाता जोडले बज्न पानीको धार मोटा हुँदै गए मुला सद्दाम जाँड धोक्न गयो होला सोच्दै छप्प छप्प पानी टेक्दै घर फर्किए बा मेडिकलको ढोकामै उभिरहनु भएको थियो मलाई हेर्दै बाले मुरमुरीले स्वात्त छाता खोज्दै बम्किनु भयो पढ्नु लेख्नु छैन मुड्क्याउँछु अनि मैले सुरुको बुट खोलिदिएँ बाले लगाउनु भयो फेरि पानी भरेछ बाले मतिर मुड्की सोझ्याउनु भयो तर तालुसम्म आएन म आकाश चाहिँ अँध्यारो भएँ बाले आकाशतिर हेर्दै केही बरबराउनु भयो छाता भ्याट्ट पखेटा चाहिँ उगारेर निस्किनु भयो बाका पच्छापलाई पानीले पखालिदिए राति पनि बिरालो कतै देखिएन मध्यरातमा चल्यास बिउचेँ यताउति छामे बिरालो थिएन खोज्न कता जाउँ झरीले शिवबिडी डिपोका कर्कट पाता बजिरहेका थिए बल्ल तिन दिनपछि आकाश उग्रियो एकदम छ्याङ्ग तीन दिनसम्म तुम्बिएका आँखा उखरमाउलो गर्मी बोकेर आएको घामले तिरमिलाउन थालेका थिए त्यसै त्यसै हाच्छ्यौँ आउला जसरी डुङडुम्ती गनाएका नाली बालुवाले भरिएको थियो गल्ली गल्लीबाट पिसाब र रक्सीको अमिलो गन्धले भाउन्न पार्थे तिनलाई पनि बर्खाले पखालेर गएको थियो सालगारीका पात पनि नुहाएर झन हरिया र नरम भएका थिए अमौरी खोलाको पानी पुलमुन्तिर झरेको थियो पुलमाथि भने बालुवाका थुप्रा थाप्री थिए बजारमा मानिसको भिड बढ्न थालेको थियो सारा पसलले दैलो उगार्दै पिँढीमा भिजेर ओसिएका सामान थुपारिरहेका थिए पङ्कज नाईले पानीले भिजेर धमिलो भएको सिसा पुसेको थियो शर्मा अङ्कलले साइकलका नयाँ टायर घाममा पछारेका थिए चौधरीले घाममा रेडियोका लस्कर लगाएको थियो चिया दोकानका अगाडि ओसेका चिनी र मैदाका बोरा ठडिएका थिए तर त्यही छेउको सद्दामको मेडिकलको ढोका त के झ्यालसम्म उग्रेको थिएन सद्दाम बिहान पख हातमा लोटा झुन्ड्याउँदै बेसरम घारीतिर कुदेको पनि देखेको थिएन मध्यदिनसम्म चौधरी र चिया दोकानको साउले सुनाएका थिए सद्दाम अझै दुध भएर निधाएको होला म बिरालो खोज्दै सद्दामकोतिर गएको थिएँ गल्लीका चेपचेपतिर हेरेँ कसैको दोकानभित्र पसेको छ कि भनेर चियाएँ बेसमारी रन्थनिएँ कता गयो बिरालो घरतिर फर्किँदा मेरो मुटु ढुक्क हुँदै गयो आमा बिरालो हरायो मैले रुन्चे स्वरमा भने आ फर्केर आउँछ बा भिजेका औषधि छुट्याइरहनु भएको थियो जुन छाम्यो त्यही भिजेको देखेर बेसमारी मुरमुरिँदै मेरो कुरा सुनेर बाका हात टक्क अडिएका थिए बाले मेरो उदासी देखेर सोध्नुभयो बिरालो घरमा छैन हरायो मैले भने सबैतिर खोजिस बाले मेडिकलको कुनातिर भयो अँ यस्तै झरीमा भेटिएको थियो आमाले मायालु पाराले मतिर हेर्दै भन्नुभयो यस्तै झरीमा हरायो म थ्याच्छ बसेँ रमेशका बा भिजेर सड्न थालेका प्याज र टमाटरका खात हेर्दै निराश हुँदै बसेका थिए म उनको दोकानतिर बढ्नै लागेको थिएँ सडेको प्याजको गन्धले बाहुन्न नभयो ओरे उभिएँ मैले देखेँ रमेश आफ्नो अनुहारमा खसेका लाटा पन्छाउँदै सडेका प्याज छुट्याइरहेको थियो उसले कपाल पन्छाउँदा मलाई देख्यो मैले इसाराले उसलाई बोलाएँ करियर जान्न उसले पनि इसाराले नै भन्यो बाले भकुर छन् लौ सडकै प्याजले चेपिएर मर म छिपछिप पानी जमेका गल्ली छिसोल्दै चौराहा पुगेँ पुरै चौराहा सडेको प्याज झैँ दुर्गन्धित थियो र रुचेको पनि एकराज भिजेका सिरक र डस्न घाममा फिजाइरहेको थियो ऊ मलाई देखेर चिच्चा आयो यसपालि त चौराहामा खोलै आयो दोस्त बिहान चौराहामा जमेको पानी सुक्दै गएपछि सडकमा माछाका भुरा छटपटेर उफ्रेका थिए अरे जसरी कराईबाट भुटेका मकै उछिटिन्छन् मरेको पानी सर्प एउटा भट्टीको छानामा रस्सी झैँ झुन्डेको थियो अरे चौरामा त यो बर्खामा कोही सुत्न सकेन रे सबैका आँखा आँखामा त्यही मरेको पानी सर्प चाहिँ अनिद्रा झुन्डिएको थियो घुम्न जाम मैले भने जान्न दोस्त एकराजले घरभित्र पस्नु अघि भन्यो कपडा सुकाउनु छ म एक्लै कथा जाउँ तिन दिन घरमा बस्दा बस्दा दिमागका नसा टन्टनी दुख्न थालेका थिए घाम आकाशको पल्लो किनारमा रातो हुँदै ओह्रालो झरिरहेको थियो तर सद्दामको ढोका भने अझै बन्द गुजुप्प भिड भरिएको छेउको चिया पसलतिर पो सद्दामको केही खबर छ कि चिया पसलमा झरीको दोस्रो दिन सद्दाम रक्सीले धुत भएर यताउता लरबराउँदै मेडिकल अगाडि देखिएको कुरा चौधरीले सुनायो सदाम लरबरी र पछाडिको पनि थियो अरे तर छाता नभएकाले सद्दामलाई उठाउन चौधरी जान सकेन अरे ऊ गाली बक रहा था गुप्ताङ्ग कनाउ त चिया पसलले सुनायो नजाने किस्पी चिल्ला रहा था भोलिपल्ट पनि सद्दामको ढोका उग्रेन तर बजारमा रहस्यका कैयौँ दैलो उग्रिए हल्ला त चरिसकेको थियो सद्दाम झरीको मौका परेर भाग्यो नाम र ठाम नभएको मान्छेको के विश्वास हल्लासँगै अचानक सद्दामसित पैसा असुल्नुपर्ने कैयौँ साउ च्याउजै उम्रेका थिए अङ्ग्रेजी डाक्टरले सारा कटासेलाई ठगेर भाग्यो सबैले त्यसो भने त्यस्तो असल मान्छे के भाग्दो बाले राति भन्नुभयो कतै गयो होला यो बजारका मान्छे पनि कम छैनन् रातारात साउ निस्किन्छन् त्यही रात मैले खुब सोचेँ के सदाम के भाग्यो होला र सदाम भेटियो हराएको छैठौँ दिनपछि खैरी फाँटाको छेउमा ऊ कटासेदेखि एक किलोमिटर पर बेसरमको झ्याङमा अल्झिएको रहेछ खोलाले चाहिँ माथि उफारिदिएछ बल्छी थाप्न आएकाले देखेछ मान्छेको लास खोलामा तरिरहेको छ पुलिससहित आधा कटासे बजार त्यता उरियो भिडमा थिए रमेश र एकराज पनि म भने अलि ओरै साइकल अड्याएर उभिएँ मलाई देखेर एकराज र रमेश मेरा छेउमा आए सदाम पानीमा घोप्टो परेको थियो उसको टाउको नरिवलको बोक्रा चाहिँ देखिन्थ्यो पुलिसले सदामलाई खोलाबाट झिकेर इनार छेउको चौरमा पछार्यो सदाम गुब्बारा चाहिँ सुन्डिएको थियो अनुहार पनि मसी पोते चाहिँ निलो उसको बायाँ हातको औला र देब्रे कानको लोती थिएनन् माछाले खाएछन् धेरै अन्दाज गरेँ सदाम त ढुङ्गा भइसकेछ मैले नजिक पुगेर हेरेँ उसका दुवै आँखा खुलेका थिए तर माकुराले जाल बुने जस्ता धमिला म डरले एउटा मान्छेको पिठ्यौँमा छेलिएँ मानौ सद्दामले मलाई नै हेरिरहेको छ म फेरि भिडको पछाडि छेलिएँ सदाम सिनो झैँ डुङडुङ्ती गनाएको थियो कसैले पाखुरा त कसैले रुमालले नाकमुख छोपेका थिए सदामको नाक र मुखमा भने हरिया माखा भन्किरहेका थिए सदामको निलो पाइन्टको चोर गोजीमा हजारका पाँचवटा नोट भेटिए पानीले गरेका पछाडिको गोजीबाट भने सय बिस र दसका केही नोट केही सिक्का दाहिने पाकेटबाट रुजेर डल्लो परेको चुरोट पुलिसले कागजमा सबै कुरा टिप्दै सदामलाई नङ्ग्याउन थाल्यो मलाई भने गाह्रो भयो बनन्न रिङ्गटा चल्यो उल्टी होला जस्तो एकराजले त्यहीँ बस्छु भनेपछि रमेश र म साइकलमा बजारतिर हुँ मेरो आँखाभरि त झलझली सद्दाम डाक्टर साहब हुँकिदिए कताबाट बेसरमघारीबाट फुत्त निस्केर सद्दाम सोध्न आउँछ कि भन्ने त्रासले म बेतोडले साइकल हुँकाइरहेको थिएँ मेरो आँखा डम्म भइसकेका थिए मुख सुक्दै गएको थियो पेट कटक्क दुखिरहेको थियो रमेश र म सद्दामको मेडिकलतिर नगइकन बस पार्कतिरबाट बजार छेयौँ बिचरा कस्तो दुर्गति भयो साँझ आमाले भन्नुभयो कहाँबाट आएको काम मऱ्यो बाले भन्नुभयो उसका जानले थाहा पाउँछन् कि पाउँदैन आफ्नै ठाउँमा मर्न पाए पो आत्माले पनि शान्ति पाउँथ्यो एकछिन मौन भएपछि बाले सुनाउनु भयो बैङ्कमा सद्दामको खातामा पचहत्तर रुपियाँ रहेछन् त्यो के गर्ने भनेर बैङ्कको म्यानेजर छटपटिएको थियो अरे जाँड धोक्यो र पुलबाट चिप्लियो मर्यो पुलिसले यस्तै रिपोर्ट बनायो अरे कसैलाई मतलब थिएन सद्दामको म भने त्यस रात आँखाका चेपचेपबाट बगेका आँसु पुस्दै काँपिरहेँ जब आँखा बन्द गर्थेँ सद्दामको अनुहार झल्झली आउँथ्यो म त चरा जस्तै हुँ भुर्र भुर्र भन्नुहोस् त चराको पनि कहीँ घर हुन्छ चिसापानी जाने रहरले रातभरि म निधाउन सकेको थिएन बिहानै बा भान्सामा चिया पिउँदै हुनुहुन्थ्यो मैले भने बा आज म चिसापानी जान्छु किन जानु पऱ्यो चिसापानी बाले मलाई पुलुक्क हेर्दै सोध्नुभयो पुल हेर्न मैले बुढियाउलाले भुइँ कट्याएँ सबै त गएछन् बाले सुरुप एक गुटको चिया निल्नुभयो अनि स्टोकोटको गोजीबाट भर्खरै झिकेको बिसको नोट मतिर फालिदिनु भयो मेरो त हर्षले ठाउँ छोड्यो मैले ट्याप्प नोट समाउँदै मुठाएँ म हिँड्ने लागेको थिएँ बाले भन्नुभयो सुन यताउता नबरालिनु चाँडै फर्किनु हस् मसिनो आवाजमा भनेर तल झरे मेडिकलमा औषधिका सिसीमा जमेको धुलो पुछिरहेकी आमाले पनि मलाई दस रुपियाँ दिँदै भन्नुभयो धेरै फुर्मास नगर्नु मसित तिस रुपियाँ भयो म खुसीले बाख्राको पाठो चाहिँ उफ्रिँदै चौराहा पुगेँ एकराजले मलाई छटपटिँदै कुरिरहेको रहेछ एकराजले नै भनेको थियो दोस्त पुल उद्घाटन गर्न प्रधानमन्त्री आउँछन् रे बिहानैदेखि एकराज छटपटिएको थियो ढिलो पुग्यो भने भित्र छिर्न सकिन्छ सकिन्न भिडले घसेड्छ भिड हुनुभन्दा अगाडि नै अगाडि उभिनुपर्छ नत्र प्रधानमन्त्रीलाई नजिकबाट देख्न सकिन्न उसको भट्टीमा हिजो राति यिनै प्रधानमन्त्रीका कुरा हुँदाहुँदै गिलास तोडफोड भएको थियो टेबलका खुट्टा भाँचिएका थिए त्यसैले एकराजलाई लाग्थ्यो प्रधानमन्त्री भनेका ठूला मान्छे हुन् जसको नाम रेडियो दिनमा सयपल्ट भन्छ प्रधानमन्त्री गिरिजाप्रसाद कोरेलाले भन्नुभयो त्यसैले एकराज भन्थ्यो प्रधानमन्त्री सुनको चम्चाले भात खान्छन् कटासीबाट एक बिहानै मानिसका हुले हुल चिसा पानीतिर हिँडेका थिए शर्मा अङ्कल भक्ति बैङ्कका म्यानेजर ओमे सबै असै त तिन दिनदेखि नै चिसापानीमा थिए मानौ चिसापानीमा ठुलै मेला लागेको थियो हो हल्ला गर्दै रुखका हाँगामा बसेका बाँदरलाई तर्साउँदै हिँडिरहेका मानिस त्यसै त्यसै हिल्किरहेका थिए उनीहरू हेर्न चाहन्थे पहाडभन्दा अग्लो कर्णाली पुल पुलको टुप्पातिर हेर्दा टोपी पनि खस्छ मैले सुनेका थिएँ एकराज र म छिटछिटो हिँडिरहेका थियौँ दोस्त अमौरी खोला यहीँबाट कटासी जान्छ एकराजले भन्यो म टक्क अडिएँ मैले पहिलोपल्ट देखेँ अमौरी खोला त कर्णालीबाट पो चोइटिएर मटेर जाँदो रहेछ अमौरी खोला चोइटिएकै ठाउँमा तारै तारले ढुङ्गाहरू बेरेको बाँध थियो कर्णालीको निलो र फराकिलो पानी त अमौरी खोला छिरेपछि पो काट्दै हतारिँदै दगुर्दै धमिलो धमिलो हुँदै मटेर पुग्दो रहेछ नत्र कर्णाली कति शान्त छ बतासले टेकेर जाँदा थरथर आउँछ बिस्तारै काँप्छ कति फराकिलो हो कर्णाली आँखाभित्र अठाउँदैन थियो आँखाका डिल डिलबाट फुत्केर टाढा टाढासम्म भएको थियो रहेको बतासले किनारका बालुवा कहिलेकाहीँ परेलाभरि छरेर जान्थ्यो आँखा बिजाउँथे र पनि मलाई अझै किनारमा बसेर यो कर्णाली हेर्नु थियो कर्णाली पारी उडिरहेका सेता बकुल्ला चाहिँ कर्णाली माथि माथि उड्नु थियो र छुनु थियो ती पहाडका काँध जो कर्णालीको किनारमा ठडिएका थिए तिनमा कुनै रङ थिएन फुङ्ग उडेका थिए चाँडै हिँडौ दोस्त एकराजले झस्काइदियो तन्द्रा टुट्यो मतदानपछि पहाडै उडाउँला चाहिँ बतास हुरिन थालेको थियो हामीलाई अझै माथि पुग्नु छ त्यताबाट सुन्तलाको मसिनो बास्ना कटासीतिर झरिरहेको थियो दोस्त सबै गइसके ठुल्ठुला दुई ढुङ्गा बीच उभिएर एकराज करायो आवाज दुई ढुङ्गामा ठोक्किँदै मसम्म आइपुग्यो एकराज र म दगुर्यो भटट र चिल चाहिँ हेलिकप्टरले चिसा पानीका पहाडमा फन्का लगायो कति ठुलो हो आवाज पहाडै भत्किन्छ जस्तो हेलिकप्टर त्यही पहाड हुँदै फनक्क घुमियो जुन पहाड म खैरी काँटाबाट देख्थेँ बुढो मान्छे हाँसे जस्तो गुरु र मानिस पुलतिर दगुरे तिनमा धेरै जसो त हटेर नै थिए पुलिस पुलको मुखैमा उभियो चिटचिट पसिना निकाल्दै भिडलाई पछाडि धकेल्न थाल्यो जता फर्के पनि मान्छे नै मान्छे मान्छेको बीचमा म चेपिएँ पसिनाको गन्धले म अत्तालिएँ टाउकामाथि चिल झैँ हेलिकप्टर फन्का लगाइरहेको थियो मलाई सास फेर्न गाह्रो भयो एउटाको कुइनाले मलाई पछाडि धकेल्यो कानका लोती कुइना कुइनामा ददारी र भत्पताउन थाले फेरि अर्को कुइनाले धकेल्यो फेरि अर्कोले र म भिडबाट बाहिर उछिटिएँ पुलपारी टाढा भुइँको धुलो आकाशतिर उडाउँदै हेलिकप्टर थपक्क बस्यो पहाड चिरा पार्ने गरी बेसमारी कराउँदै बन्द भयो तरतरी पसिना बगाइरहेको भिड च्यातिन्थ्यो गाँसिन्थ्यो अग्लो ढुङ्गाको शिरमा उभिए जुन ढुङ्गाको छेउछाउको ढुङ्गामा लहरै मानिस उभिएर गर्दन तन्काउँदै पुल पारि हेरिरहेका थिए मैले पनि गर्दन तन्काएँ खोइ एकराज उखुरमौलो भिडमा एकराज कतै देखिएन कतै चेपिएको होला कि अगाडि नै पुगेको होला पछि त्यसले हुने नहुने गफ लाउँछ ऊ त्यता अग्लो ढुङ्गामा उभिएको दुब्लो तर अग्लो मानिस छिच्छ आयो प्रधानमन्त्री देख्यौ मेरा गोडाका पन्जा तन्किए हेर्न हिँडे जस्तो छ त्यता त केवल मान्छेका टाउका देखिरहेका थिए मासका किडा जस्ता र ती हल्लिए जस्ता देखिन्थे अचानक कर्णालीको पल्लो किनारबाट बिस्तारै तालीको मधुरो आवाज चर्को हुँदै आएर वारीको भिडमा टोकियो र यताको भिडले पनि पहाड भत्किने गरी ताली बजायो एक ताली मेरो पनि थियो फेरि पुलको पल्लो छेउमा टाउका हल्लिए ती पनि सर्दै सर्दै पुलको पल्लो किनारतिर सरे अनि टाउका देखि नै पो पुलको उद्घाटन भयो पहिलोपल्ट पुलमा जीप हुँकियो कान चिलाउने गरी ताली बज्यो तर्सेर कर्णालीको किनार किनारबाट सेता बकुल्ला भुर्र उडे र बादल भए प्रधानमन्त्री फर्किन लागे बुटुट्ट फेरि हेलिकप्टर करायो धुलो उड्यो भुर्र पहाडका कुमकुममा फन्का लगाउँदै हेलिकप्टर अग्लो पहाडको पछाडि छेलियो भिड पनि धुलो झैँ छाटिँदै गयो पसिना चुहाउँदै उभिएका पुलिस पुल छेउ थचक्क बसे पसिनाले लुचुप्पे रुजेको एकराज आफ्नो जिङ्रिङ्ग परेका कपाल ठाडो पार्दै पुलको डिलबाट फुत्त निस्कियो एकछिन अल्मलियो ओइ म कराएँ उसले मलाई अग्लो ढुङ्गामाथि ढेँडो झैँ टुक्रुका बसेको देखेर मुसुक्क हाँस्यो म हतारिँदै तल झरेँ झन्डै चिप्लिएको थाहा छ दोस्त प्रधानमन्त्रीले त पन्जा लगाएका रहेछन् उसले भन्यो पन्जा खोल्दा त हात दुध जस्ता सिएता रहेछन् त्यति टाढा हातको पन्जा देखिन्छ इस पत्याए <laughs> पुल्छेउ अब त्यति मान्छे थिएनन् अलिअलि थिए तिनले अचम्म मानेर पुललाई हेरिरहेका थिए कहिले तल कहिले माथि कति अग्ला खम्बा हुन् बाबै माथि हेर्दा घामले आँखा तिर्मिराउने पुल लमतन्न पसारिएको थियो भोलिदेखि नै बस र ट्रक यही पुलबाट कर्णाली तर्नेछन् मैले एकछिन पुल पारी आँखा तन्काइरहेँ पुलसित गाँसिएको बाटो पारी रुखका पत्रापत्रीबाट फनक्क घुमेर छेकिएको थियो मलाई झल्यास सम्झना आयो यो बाटो त नेपालगञ्ज जान्थ्यो बाले सुनाउनु भएको थियो दोष थाहा छ त्यो बाटो कता जान्छ एकराजले पनि आफ्नो दायाँ हातकालाई ख्याप्प परेलामाथि राखेर पारी हेर्दै सोध्यो यसरी हेर्दा उसको आँखा चिम्सा भएका थिए नेपालगञ्ज होइन दोस्त सोझै गयो भने बाटो काठमाडौँ पुग्छ एकराज केही बेर त्यही पहाड हेर्दै टोला आयो म पनि टोलाएँ एकराजले हत्केला तल झार्यो तोस थाहा छ प्रधानमन्त्री त्यही काठमाडौँमा बस्छन् रे चिसापानीमा हटेरोको लहर थियो बजार अटेस मटेस प्रधानमन्त्रीलाई हेरेर हटेरो चर्का चर्का कुरा गर्दै हात झड्कार्दै बजारतिर फर्किरहेका थिए एक लाइने बजारका प्राय झोपडीमा औँलाले लेखे जस्ता साइनबोर्ड झुन्डेका थिए ती धेरै जस्तो होटेल थिए धुवाँ पुत्ताइरहेको चुलामाथि मासुका लहरा र माछा झुन्डेका थिए रक्सीको गन्ध ठस्स आइरहेको थियो झुपडीमा छानामा बाँधिएका वर्षादी च्यातिएर चराको पखेटा चाहिँ फटफटाइरहेका थिए उराट लाग्ने गरी हिस्सा ढुङ्गा हाँसेका बाटोभरि थोत्रा हटेर जुत्ता छरिएका थिए कर्णालीबाट हुत्तिएर आएको बतासले घिउ र सुन्तलाको बासना कटासीतिर उडाइरहेको थियो मैले थाहा पाएँ कति हटेर त पानीबाटै फर्किन थालेका थिए दोस्त ऊ त्यो शर्मिलाको बाको दोकान हो बिच बजारमा पुगेपछि एकराजले देब्रे पङ्क्तिको कपडा दोकान देखाउँदै भन्यो त्यहाँ हटेरोको ठुलै भिड थियो तिनले सडकसम्मै मखमली बुट्टेदार कपडा फिजारी फिजारी हेरिरहेका थिए हातले छाम्थे गालामा छुवाउँथे शर्मिलाका बाछेल चिसापानी बस्न थालेको रहस्य त बल्ल थाहा पाए दोकान यस्तो चल्दो रहेछ त्यही भएर शर्मिला पनि स्कुल विधामा लुरुक्क चिसापानी आउँछे मेरो लभ लेटर काण्ड कटासेर स्कुलभरि छ्यास छ्यास्ती फिजारिएको थियो शर्मिलाले पनि थाहा पाएछ हाफ टाइममा स्कुलको नलमा पानी पिउन घोप्टो पर्दा मेरो घुच्चोकतिरबाट कराएकी थिए पख बाला भनिदिन्छु त्यसपछि धेरै दिन म शर्मिलाका अघि परिनँ उसका बाले मलाई देखेँ भने गोडामा सर्पबाट रिज्ने भयो म हिँड्नै सकिनँ मैले एकराजको हात च्याप्प समाउँदै चुइकेँ अब फर्किम सुन्तला नखाई एकराज नफर्किने भयो पुरा तिस रुपियाँ सुन्तला सुन्तलामै बुझ श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बुद्धिसागरको उपन्यास कर्णाली ब्लुजको वाचन हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम Shruti Sambeg Ujyaalo ninety network post box number छ चार छ नौ काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने इमेल ठेगाना S H R U T I Shruti at UNN dot com dot NP हवस् त अर्को साता बुद्धिसागरको उपन्यास कर्णाली ब्रुजको अर्को श्रृङ्खला लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृङ्खलामा कमल प्रसाद गेवालीको पुस्तक कर्मको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री